काम कलिउड डाउनको सापमा साथ दिनको लागि उपस्थित भइसकेका छौँ सुन्दै भएको आवाज हो सागरको अनि सागरको आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्फोन एक सय चार थुप्लो पाँच मेगाहर सँगसँगै इन्टरनेट लाइनको W W W dot radio अर्फोन dot com dot NP log in गरेर पनि तपाईँले यो प्रोग्राम सुनिरहनु भएको छ सो सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच र कन्ट्रोलबाट सपोर्ट गर्ने राजलाई पनि थ्याङ्क यू सो मच र अबको लगभग हामी दुई बजीसम्म तपाईँ समक्ष रहनेछौँ र तपाईँ समक्ष रहँदा हामीले दसवटा उत्कृष्ट नेपाली चलचित्रका गीत सङ्गीतबाट तपाईँलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछौँ र यो गर्मी मौसममा शीतलता प्रदान गर्ने हिसाबले रमाइला रमाइला कर्णप्रिय गीत सङ्गीतबाट तपाईँलाई भरपुर मनोरञ्जन दिँदै जानेछौँ र यो साता दुईवटा गीत काउन्ट डाउनबाट आउट भएको छ नाइन अफ ल टु र नोभेम्बर रेन यी दुवै चलचित्र रिलिज भइसकेका चलचित्र हुन् र व्यावसायिक रूपमा सफल यी दुवै चलचित्र काउन्ट डाउनबाट आउट भएका छन् र दुईवटा नयाँ चलचित्रले न्युन्टी मारेको छ लाग्नुपर्ने हुन्छ हामी नम्बर टेन पोजिसनमा नम्बर टेन पोजिसनमा आइपुगेको छ आँखा यो दोषी आँखा यो दोषी राजेश पाल राईको आवाजमा नेपाली कथानक चलचित्र चिहानबाट र रमेश थापाले निर्माण गरेको चलचित्र चिहान अब प्रदूषणमा आउँदैछ असार तिस गतिबाट यो चलचित्र प्रदूषणमा आउँदैछ र मलाई भने नम्बर टेन पोजिसनमा नेपाली कथन चलचित्र चिहान नम्बर टेन आयो दोषी छ आहा मनायो पापी छ बुझेन कसैले सोचेन कसैले आज यो रात तिम्रो प्यासी छ निरुज बराल पूजना प्रधान लगायतका कलाकारको प्रमुख भूमिका रहेको चलचित्र चिहानको गीत यहाँले सुनिरहनु भएको छ र चिहान चलचित्र अब चाँडै नै प्रदर्शनमा आउन लागेको छ अब लाग्नुपर्ने हुन्छ नम्बर नाइन पोजिसनमा र नम्बर नाइन पोजिसनमा न्युन्टी गरेको छ नम्बर टेन र नम्बर नाइन पोजिसनमा न्युन्टी गरेको छ यो चापा र कस्तो टेन्सनले नम्बर नाइन पोजिसनमा न्युन्टी मारेको छ चार छ गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ र चलचित्रलाई शिव घिमिरेले निर्देशन गरेका हुन् नारायण मैनाले को चाहिँ लगानी रहेको छ र विमला थापाको स्वर रहेको छ कस्तो टेन्सनमा हामी गीततर्फ लाग्छौँ नम्बर नाइन पोजिसनमा नेपाली कथन चलचित्र कस्तो टेन्सनबाट दिनदिनै आउँछु लड्डु चढाउँछु शिव मन्दिरमा लाउन हजुर वान पिस लाउने चुवाक मिलाइदेऊ हामी गीत सुन्छौँ र गीतपछि फेरि पनि आउनेछौँ नम्बर नाइन दिनदिनै आउँछु लड्डु चढाउँछु तिम्रो मन्दिरैमा लाउन प्रभु वान पिस लाउने च्वाक go. Within a kai prata was to sheep a mandi right. Okay लगन हजुर वान पिस लाउने मेला देऊ बेमला थापा र साथीहरूको आवाज यहाँले सुनिरहनु भएको छ कस्तो टेन्सन फिल्मबाट हो र यो चलचित्र असार छ गतिबाट आउँदैछ र असार छ गतिबाट नै मिसन फर ट्वेन्टी नामक सिनेमा पनि प्रदर्शनमा आउँदैछ अब यी चलचित्रले के कस्तो व्यापार गर्ने हो त्यो भने हेर्न बाँकी छ लाग्नु पनि हुन्छ नम्बर एट पोजिसनमा नम्बर एट पोजिसनमा आइपुगेको छ रिलिज भइसकेको फिल्म हो काउन्ट डाउनबाट बिस्तार बिस्तारै तल चढ्ने क्रममा यो सापा नम्बर तिन स्टेप तल चढ्दै नम्बर एट पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र कबड्डी नम्बर एट जुत्ता पो जुत्ता त नत्र खाली अर्को नाता खोज्यो घर सजाउन कै फुल रोज्यो माया खै कसले बुझ्यो माया खै कसले बुझ्यो कति सपना जुट्यो कति फुट्यो छुट्यो गोरे टोकता पहिला कता छुट्यो हराएको छाया खै कसले भेट्यो माया खै कसले बुझ्यो माया खै कसले बुझ्यो कति सपना जुट्यो कति फुट्यो ओके कबड्डी नेपाली कथन चलचित्र कबड्डीको गीत यहाँले सुनिरहनु भएको छ यो गीतपछि अब हामी लाग्नुपर्ने हुन्छ नम्बर सेभेन तर्फ नम्बर सेभेन पोजिसनमा आइपुगेको छ बिस्तारै बिस्तारै माथि चढ्ने क्रममा रहेको छ भदौ छ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र रहेको छ र यो चलचित्रलाई एभरेज सूर्य बोहराले निर्देशन गरेका हुन् चलचित्रको नाम रहेको छ ठुली र मेरो लाहौरे आउँछ रे यसै पाली इन्दिरा जोशी र राजेश बाल राईको आवाजमा नेपाली बसेको थिएँ तिम्रै दुधमा भुल्ली झल झल याद आउँछ तिम्रो नाको फुल म त मै छु नि लौनामा त बसेको छु तिम्रै सपना पनि म त मर्छु कि क्या हो ठुली म त मर्छु कि क्या हो ठुली ए म त ओके म त मर्छु कि क्या चुली नम्बर सेभेन पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ र चुली बदौ छ गतेबाट आउँदैछिन् र अब चुलीलाई कतिले मन पराउने हुन् त्यो भने हेर्न बाँकी नरहेको छ ल अब पनि हुन्छ नम्बर सिक्स पोजिसनमा नम्बर सिक्स पोजिसनमा आइपुगेको छ बिस्तारै बिस्तारै तल छाउने क्रममा रहेको छ हँसिया र हँसियालाई मिलन चाम्सले निर्देशन गरेका हुन् सँगसँगै निर्माण पनि मिलन चाम्सकै रहेको छ र यो सिनेमा प्रदर्शन भइसकेको सिनेमा हो सिनेमाले जति व्यापार गर्नुपर्ने थियो त्यति व्यापार भने गर्न सकेन त्यस गरी नम्बर फाइभ पोजिसनमा आइपुगेको छ जाउँ हिँड पोखरा र जाउँ हिँड पोखरा श्रावणमा प्रदर्शनमा आउँदैछ सोभित बस्नेले निर्देशन गरेको चलचित्र हो जाउँ हिँड पोखरा र अब हामी राख्छौँ नम्बर सिक्स पोजिसनमा हँसिया र नम्बर खुवाएपछिमा जाउँ हिँड पोखरा नम्बर सिक्स number 5 एक सय चार थोप्लो पाँच मेगा हर्ट नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखी रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस म्याथ तथा साइन्सको परीक्षा नै नदिकन पाँच विषयमा मात्र एसएलसी पास हुने सुवर्ण अवसर गत वर्ष फेल भएका विद्यार्थी तथा अहिले पढिरहेका विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था सहित टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइने लेडिजलाई लेडिज शिक्षकले नै पढाइने कक्षा एघार नपढी सिधै कक्षा बाह्रको परीक्षा दिन पाइने दुई हजार पैँसठी सालदेखि दुई हजार उनासत्तरी सालसम्मको एसएलसीको प्रश्न पत्र समस्याहरूको हल गराई हरेक हप्ता जाँच लिइने सय प्रतिशत पासको ग्यारेन्टी साथै इङ्ग्लिस कोरियन जापानिज लगायत सम्पूर्ण ल्याङ्ग्वेज कक्षाहरू basic computer course diploma accounting package hardware networking र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको व्यवस्था छ सम्पर्क एटिच्युट multi learning academy Khairisar Parsa Narayani development ब्याङ्कको माथि फोन शून्य छप्पन्न पाँच तिरासी तिन सय तिन मोबाइल अन्ठानब्बे चार बाहन्न छ्यालिस एक सय चौरात्तर अरे ओ जुमरी छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गाछु म ओ छोरो त आयो भन्छु म होइन धर्मेन्द्र फोटो ल्याइस्तो भन्छु म फोटो लिन त पर्सि बोला ए बा भन्छु म जेवराज भन्छु म जहाँ पाए त्यही लिएर फोटो खिच्न हुन्थेन तैले नारायणघाट सही चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ भन्छु म खुरुकको त्यही गइहाल बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ photocopy machine photo printer printer cartridge photo paper कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ चितवन टाढी मनोरञ्जन केन्द्र सबै तनाउ छाडी हम्स मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्ननगर टाढी फोन शून्य पाँच एकसठी छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन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 हट break. with हप्ताको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ प्रोग्राम कलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम कलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको सोमबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्फोन एक सय चार थोप्लो पाँच मेगाहजमा र प्रोग्राम कलिउड काउन्ट डाउनभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर भर्खर मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ र नम्बर टेन पोजिसनदेखि नम्बर फाइभ पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ ढिला नगरिकन लाग्नुपर्ने हुन्छ नम्बर फोर पोजिसनतर्फ नम्बर फोर पोजिसनमा आइपुगेको छ दिवाकर भट्टराईले निर्देशन गरेको अनि अर्जुन पोखेलको सङ्गीत रहेको नेपाली कथानक चलचित्र स्टपिड मन नम्बर फोर तिम्रो आँखामा सुहेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस् तिम्रो आँखामा सुहेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राणै जाओस् सागरको मोती होइन जुनको ज्योति होइन मनभित्रको माया देऊ आकाश झरे सहन्छु दुखै परे सहन्छु तर तिमी पर्छ मेरो छेउ तिम्रो आँखामा सुहेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राण ओके तिम्रो आँखामा सुहेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस् सर्वराज आचार्यको आवाज रहेको छ यो गीतमा अनि अर्जुन पोखरेलको कर्णप्रिय सङ्गीतले सजिएको छ यो गीत निकै उत्कृष्ट रहेको छ गीत र गीत सुनिरहँदा एक किसिमको रमाइलो अनुभूति हुन्छ र यो गीतले सबैको मन छोइसकेको छ र यो गीत रहेको छ नेपाली कथन चलचित्र इष्टपीड मन अनि फिल्म प्रदर्शनमा आउँदैछ भदौको दोस्रो साताबाट फिल्म प्रदर्शनमा आउँदैछ अनि फिल्मका क्याप्टेन अनि कि निर्देशक हुन् देवाकर भट्टराई र लगानी रहेको छ कलाकार नायक निरज बरालको निरज बराल सँगसँगै जीवन लोइटेलको पनि प्रमुख भूमिका हामीले चलचित्रमा पाउनेछौँ र अब लाग्नु पर्ने हुन्छ नम्बर थ्री पोइसनमा नम्बर थ्री पोइसनमा आइपुगेको छ अर्जुन पोखरेलकै सङ्गीत रहेको नेपाली कथन चलचित्र मिस नेपाल नम्बर थ्री पनि हाँस्न सक्छु दुर्गा खरेलको आवाज रहेको मिस नेपाल फिल्मको गीतपछि अब हामी लागौ नम्बर टू पोजिसनमा नम्बर टू पोजिसनमा आइपुगेको छ मिसन फर ट्वेन्टी र मिसन फर ट्वेन्टीलाई दयाराम दाहालले निर्देशन गरेका हुन् भने कुमार विष्टको लगानी भएको छ तारा प्रकाश लिम्बूको सङ्गीत रहेको छ मिसन फर ट्वेन्टीमा नम्बर टू ओके दयराम दाहालले निर्देशन गरेको नेपाली कथन चलचित्र मिसन फर ट्वेन्टीको गीत यहाँले सुनिरहनु भएको छ र केही समय अगाडि मिसन फर ट्वेन्टीको चाहिँ प्रेस मिट सम्पन्न भएको छ काठमाडौँमा आज र मिसन फर ट्वेन्टीलाई कुमार विष्टले निर्माण गरेका हुन् तार प्रकाश लिम्बूको सङ्गीत सुन्न पाइन्छ र यो चलचित्र नारीको हकितमा आधारित रहेको छ र नारीको विषयवस्तुलाई चाहिँ सिनेमाले उठाउन खोजेको छ र सिनेमामा अन्य थुप्रै कलाकार पनि रहेका छन् महिमा सिलवाल सुमन सिंह उत्तम केसी लगायत कलाकारको प्रमुख भूमिका रहेको छ र उक्त प्रेस मिट कार्यक्रममा महिमा सिलवाल र उत्तम केसी बाहेक अन्य कलाकारको उपस्थिति थिएन यो जानकारी मैले गराइसकेको छु र आज मिसन फर ट्वेन्टीको पत्रकार भेटकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ यो जानकारी विषय अब हामी लाग्नुपर्ने हुन्छ नम्बर वान पोजिसनमा त्योभन्दा अगाडि नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनमा आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ एकपटक सर्टकटमा रिक्याप नम्बर टेनमा चिहान मुभी परेको छ नम्बर नाइनमा कस्तो टेन्सन नम्बर एटमा कबड्डी नम्बर सेभेनमा चुली परेको छ नम्बर सिक्समा हसिया नम्बर फाइभमा जामिन पोखरा नम्बर फोरमा स्टुपिड मन नम्बर थ्रीमा मिस नेपाल नम्बर टूमा mission for twenty number one पिक्चरमा आइपुगेको छ मुखौटा र मुखौटा यतिखेर रिलिज भइराखेको छ देशका करिब सत्तरीवटा पर्दामा यो चलचित्र प्रदर्शन भइराखेको छ तर चलचित्रले जति व्यापार गर्नुपर्ने थियो त्यति व्यापार भने गर्न सकेन र अब किन व्यापार गर्न सकेन त्यो चाहिँ अझसम्म पनि आउन सकेको छैन र धेरैले चाहिँ सिनेमा हेरेका छन् र कतिले चाहिँ सिनेमा बुझेनन् भन्ने प्रतिक्रिया दिएका छन् भने र कतिले चाहिँ चाहिँ वर्ल्ड कपले सिनेमा नचलेका हो कि भन्ने प्रतिक्रिया भएको छ जोस् मुखौटा लागेको छ र मुखौटा एकचोटि हेरिदिनु होला अर्पण थापाले निर्देशन गरेको चलचित्र हो रविन श्रेष्ठको लगानी अनि दयाङ राई राजेश समाज सौगात मल्ल निशा अधिकारी हर्षिका श्रेष्ठ लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ मुखौटाको गीत छोड्दै प्रोग्रामबाट हामी छुटिनुपर्ने हुन्छ र यतिजनको साथको लागि तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु हवस् त नमस्कार नम्बर वान